रेडियो कार्यक्रम गजल गुन्जन गजल गुन्जन पुनः स्वागत छ सुन्दै हुनुहुन्छ गजल गुन्जन यहाँदेखि त्यहाँसम्म अनि त्यहाँदेखि यहाँसम्म शुभको आवाजले तपाईँलाई सम्बोधन गरिरहेको छ तपाईँकै गजलहरूलाई कार्यक्रममा स्थान दिने क्रममा एकै स्वस्थ अन्तर्गत हामी डिएनके कुँवर ज्यूसँग छौँ नवलपरासीका यी श्रष्टा आफैमा एउटा रेडियो कर्मी अनि कुशल गजल कार्यक्रम सञ्चालक पनि र शुभको आवाजले तपाईँलाई सम्बोधन गरिरहेको छ निशाले आफ्नै सुरमा वर्चस्व जमाउँदै गइरहेको छ मनमा विभिन्न भावहरू उद्वेलित छन् आवेग अन्धवेग उद्वेगहरू जे भने पनि मनले एउटा सामिप्यता खोजिरहेको छ गजलप्रतिको आउनुहोस् स्रष्टा डिएनके कुँवरकै आवाजमा पुनः तिनवटा गजल अझै कति अतिक्रमण गर्छस् मेरो सुस्तामाथि अझै कति अतिक्रमण गर्छस् मेरो सुस्तामाथि मेरो भन्दै किन नजिक पर्छस् मेरो सुस्तामाथि अझै कति अतिक्रमण गर्छस् मेरो सुस्तामाथि प्रकृतिको धनी देश हो पक्कै गर्छौँ परिवर्तन प्रकृतिको धनी देश हो पक्कै गर्छौँ परिवर्तन जरुर त भिक माग्न सर्चस मेरो सुस्तामाथि मेरो भन्दै किन नजिक पर्चस मेरो सुस्तामाथि वर्षौँदेखि सकरदी पिएकै छ सुस्त सुस्त वर्षौँदेखि सकरती पिएकै छ सुस्त सुस्त दिन्नौ अब फुल जस्तै झर्छस् मेरो सुस्तामाथि जरुर त भिख माग्न सर्छस् मेरो सुस्तामाथि अति गरिस ए भारत सुस्ताबासी रुवाएर अति गरिस ए भारत सुस्ताबासी रुवाएर नेपाली यो जागेपछि मर्छस् मेरो सुस्तामाथि अझै कति अतिक्रमण गर्छस् मेरो सुस्तामाथि मेरो भन्दै किन नजिक पर्छस् मेरो सुस्तामाथि अलि रमाइलो खालको गजल छ कोठाभरि चुरा हुन्छन् पिहारी आएपछि कोठाभरि चुरा हुन्छन् पिहारी आएपछि मन परी कुरा हुन्छन् पिहारी आएपछि कोठाभरि चुरा हुन्छन् पिहारी आएपछि साथीहरू जिस्किँदै भन्छन् तेरो बिहेपछि साथीहरू जिस्किँदै भन्छन् तेरो बिहेपछि सासु र ससुरा हुन्छन् पिहारी आएपछि मन परी कुरा हुन्छन् पिहारी आएपछि मैले अरे मैले यहीँ सोचेर जागिर गरिरहेको छु मैले मैले यहीँ सोचेर जागिर गरिरहेको छु कतिवटा भुरा हुन्छन् पियारी आएपछि सासु र ससुरा हुन्छन् पियारी आएपछि आजसम्म कुम्सिरहेका रहरहरू मेरा आजसम्म कुम्सिरहेका रहरहरू मेरा अधुरानी पुरा हुन्छन् पियारी आएपछि कोठाभरि चुरा हुन्छन् पियारी आएपछि मनपरी कुरा हुन्छन् पियारी आएपछि यादै यादमा बिताएका आँखा हेरै तैसी यादै यादमा बिताएका आँखा हेरै तैसी पीडामा डुबी निधाएका आँखा हेरै तैसी यादै यादमा बिताएका आँखा हेरै तैसी जुन हेरेर कति रहेँ मुटु छामेर राती जुन हेरेर कति रोएँ मुटु छामेर राति तिम्रै प्यारले रुवाएका आँखा हेरै तैसी पीडामा डुबी निधाएका आँखा हेरै तैसी मुना मदनको जस्तो कथा हुने छैन भन्थ्यौ मुना मदनको जस्तो कथा हुने छैन भन्थ्यौ त्यही कथाले बिजाएका आँखा हेरै तैसी तिम्रै प्यारले रुवाएका आँखा हेरै तैसी बिछोडको रापले पोल्यौ कि पोलेन तिमीलाई को रापले पोलेउकी पोलेन तिमीलाई आँसुले ज्यान जलाएका आँखा हेरे तैसी यादै यादमा बिताएका आँखा हेरे तैसी पीडामा डुबी निधाएका आँखा हेरे तैसी आप जिनके करीब होते हैं आप जिनके करीब होते हैं वो बड़े करीब होते हैं आप जिनके करीब तबीयत किसी पे आती है जब तबीयत किसी पे आती है मौत के दिन करीब होते हैं मौत के दिन करीब होते वो बड़े खुश नसीब होते हैं आप जिनके करीब हो मुझसे मिलना फिर आपका मिलना आप किसको नसीब होते हैं आप किसको नसीब होते हैं वो बड़े खुश जिनके जुल्म सह कर जो उफ नहीं करते उनके दिल भी अजीब होते हैं उनके दिल भी अजीब होते हैं वो बड़े खुश नसीब होते हैं जिनके करीब होते हैं आप जिनके करीब हो